हाल है नीची पलकों से बदले समा नैना शर्माए जो या के भर आए जो हम के रुक जाए दोनों जहां रब की नेमत है तेरी निगाहें जिसमें बसती है उसकी दुआएं धेरै नै न धेरै नै न यो निकै नै सुमुद्र साङ्गीतिक आवाज तपाईँको लागि राखेँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र र म तपाईँका कमेन्टहरूलाई कार्यक्रममा स्थान दिन गइरहेको छु तपाईँका एसएमएस र कमेन्टहरू अब यसरी सुरु हुन्छ तपाईँका एसएमएसहरू सुरु हुन्छन् माया के हो थाहा थिएन धो चोखो माया लाउनु अघि एक्लो यात्रा काटिन्थे तिम्रो साथ पाउनु अघि सायद यो मुक्तक लेख्नुभयो होला कल्पना कुसुमजीले लेख्नुभएको छ लेख्नुहुन्छ अगाडि माया के हो थाहा थिएन चोखो माया लाउनु अघि एक्लो यात्रा काटिन्थे तिम्रो साथ पाउनु अघि हाँस्दा पनि आँसु आँसुले डेरा जमाउने हाँस्दा पनि आँसुले डेरा जमाउने तितो सपना चाहिँ थियो जीवन तिमी आउनु अघि भन्नुभएको छ आदरणीय दाजु रात्रिकालीन अभिवादन हजुरहरूको लागि मिठो सम्झना एन्ड स्पर्शलाई पनि कुसुमको तर्फबाट मिठोमा उखेको टाइट दादा आशिष कुसुम भन्नुभएको छ धेरै धेरै धन्यवाद छ कुसुमजी तपाईँको यो एसएमएसको लागि आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै गरी अन्य थुप्रै एसएमएसहरू आइरहेका छन् अर्को एसएमएस गर्नुभएको छ हाई दादा मि गरिमा घलान फ्रम भैँसे मेरो अल फ्रेन्डहरूलाई miss you and love you भन्न चाहन्छु साथमा हजुरहरूलाई पनि मिठो सम्झना ओके बाबाई दादा भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुहुन्छ हेलो दाजु खाना भयो त इर्समी सुजन तामाङ हेटौँडा अठार शिखर पानीबाट आजको मेरो सन्देश भन्नुपर्दा मेरो कुमार दाजु आकाश सुरज एन्ड शिखर पानी स्कुल भन्नुभएको छ यति मात्र एसएमएस आएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दादा नमस्ते खाना भयो त दादा मि सङ्गीत प्रेमी सङ्गीता तामाङ दादा मेरो एसएमएस भन्नुपर्दा उही कालो इन्डियामा बस्नुहुने सुरेश लामालाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ सायद सुरेशजीले पनि तपाईँको यो सन्देश सुन्दै हुनुहुन्छ होला इन्टरनेट मार्फत हाम्रो आवाजलाई अर्को एसएमएस गर्नुभएको छ हेलो दादा के छ खबर मि पूजा गोले हटियाबाट माई अल फ्रेन्डलाई भरिको माया एन्ड सर्भर एन्ड हजुरलाई पनि भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो मायाको लागि पूजाजी सदैव तपाईँको यस्तै माया र साथको अपेक्षा गर्छौँ अर्को एसएमएस गर्नुहुन्छ हेलो दादा बबिता घलान भैँसे साथबाट मेरो साथीहरू सङ्गीता सनोत शान्ति स्पेसली हजुरलाई यो मुटुदेखि त्यो मुटुसम्म पुग्ने गरी मिस गर्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि बबिताजी त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हेलो दादा म नकौ खगौलीबाट कमला बल उही मेरो बी मायालाई धेरै मिस गरिरहेको छु र नरिसाउनु मैले कहिले पनि बिर्सिने छैन अल टाइम मिस गरिरहेको छु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ hi I am golden RK from Hetauda उन्नाइस my message is my friend सौ सौलि सौलिजा लेख सौलजा लेख्नु भएको छ Soulja boy three Sunit Suman रेबिज एन्ड भन्नुभएको छ यति मात्र एसएमएस आएको छ थ्याङ्क यू सो मच गोल्डेनजी तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा इट्स मी भैँसेबाट सोनिका तामाङ मेरो एसएमएस भन्नुपर्दा अल फ्रेन्डलाई मिस यु अनि मेरो मनको मान्छेलाई लभ यु भन्दै छुट्टिन्छु ओके गुड नाइट भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि सोनिकाजीको एसएमएस पछि अर्को एसएमएस गर्नुभएको छ हाई दादा मे भैँसे साथबाट Sargam Tamang all A to Z फ्रेन्डलाई मिस यु एन्ड विशेष गरी मेरो मुटुको धड्कन उमेशलाई मिठो माया miss you and I love you भन्न चाहन्छु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ सरगमजी तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ दाई आज मेरो भाइ सरन तामाङ नमराज पूजन मनिषलाई धेरै मिस यु एन्ड विपना गुङबासिस मि पूजा हटियाबाट भन्नुभएको छ धेरै धेरै धन्यवाद छ अर्को एसएमएस गर्नुभएको छ हाई दादा मि मेलिना आज मेरो साथीहरू अनिस आशिष रिबेल सरोज महेश सुनित सुमन मणि मेनुका नानी मेनुका एन्ड माई अल फ्रेन्डलाई miss you and love you भन्न चाहन्छु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ खानुभयो त दादा म रूपा तामाङ आजको एसएमएस भन्नुपर्दा सन्तोष रिसाउनु भएको होला माया मारेको छैन <laughs> सन्तोष रिसाउनु भएको होला माया मारेको छैन सानो युको पागल काली रूपा ह्या है लभ यु गुड नाइट भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि रूपाजी र अर्को एसएमएस गर्नुभएको छ रूपाजीपछि विवेक तामाङ भन्नुभएको छ दाजु म काठमाडौँमा बस्छु बट हेटौँडाको हेटौँडा आएको छु कसैले भेट्न भने बट दादा उनी त पालुङ गएको छ अरे सो उनलाई मेरो यो सन्देश उनीसम्म पुर्याउनुहुन्छ भन्ने आशा लिएको छु भन्नुभएको छ अवश्य उनी काठमाडौँदेखि आउनु भएको छ विवेकजी तपाईँको आफ्नो मान्छे पालुङतिर हुनुहुन्छ उहाँले अवश्य पनि कार्यक्रम सुनिरहनु भएको छ भने प्लिज विवेकजीलाई कल गर्नुहोला म यही आग्रह गर्न चाहन्छु र विवेकजी तपाईँको यो मुटुको आवाज तपाईँको आफ्नो मान्छेको मुटुसम्म अवश्य पनि पुगिसकेको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा हावार यु म भैँसे छबाट प्रदीप सिङ्गोले दादा आज मेरो एसएमएस भन्नुपर्दा माई डियर सुजितालाई I love you and I miss you so much भन्न चाहन्छु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई मे एसकेआर शिखर पानी भन्नुभयो सायद शिखर पानीबाट नमराज नमराज दादा यो माया के हो आगोले त के पोल्छ यादले पोल्ने रहेछ मेरो मुटुको टुक्रा रेखालाई सम्झिरहेको छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि यादले <laughs> यादले जति पोले पनि मायाले त्यसलाई चिस्याउने काम गरौँ अलिकता भए पनि राहत मिल्छ यादमा सधैँ तडफेर बस्नु पनि हुँदैन सदैव पीडा मात्र खेपेर बस्नु पनि हुँदैन माया हो जिन्दगी जिउनका लागि आवश्यक पर्छ समाजमा माया सँगसँगै भौतिक कुराहरू पनि आवश्यकता हुन्छन् जुन जुटाउनका लागि हामीलाई मायाले साहस भरिदिन सक्छ त्यसैले पनि यादमा मात्र होइन सदैव मायाको साथमा अगाडि बढ्नुहोला सदैव सम्मानका साथमा अगाडि बढ्नुहोला एकअर्कालाई बुझ बुझ्ने कोसिस गर्नुहोला यही आग्रह गर्न चाहन्छु अर्को एसएमएस गर्नु भएको छ दर्शन है दादा मे म जबरजस्ती लामा फ्रम नामटार तिन महावीर सर्वर प्रेमीलाई अल डे सुन्न नछुटाउनु ल भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो मायाको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा हाउ आर यु म भैँसे छबाट प्रदीप सिंहले दादा आज मेरो एसएमएस भन्नुपर्दा माई डियर सुजितालाई I love you and I miss you so much भन्न चाहन्छु भन्नुभएको छ अघिपट्टि उहाँले गर्नुभएको थियो धेरै धेरै धन्यवाद छ जा अर्को एसएमएस गर्नुभएको छ जब साँझ पर्छ अनि हजुरको याद आउँछन् आउँछ मिस सङ्गीत प्रेमी सङ्गीता लामा भैँसे दुईबाट दादा मेरो कालु सङ्गीत प्रेमी सुरेश थिङलाई यो सन्देश मुटुदेखि मुटुसम्म पुग्ने गरी पठाइदिनु होला भन्नुभएको छ अवश्य पनि सुरेशजीले सुनिरहनु भएको छ सुरेशजी सुटुको फोन गर्नुहोला है त तपाईँको आफ्नो मान्छेलाई सङ्गीताजीलाई धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो दाजु खाना भयो त इट्स मी सुजन तामाङ हेटौँडा अठार शिखर आजको मेरो सन्देश भन्नुपर्दा मेरो कुमार दाजु आकाश सुरज एन्ड शिखर पानी स्कुल भन्नुभएको छ अघि पनि उहाँको यति नै आएको थियो अहिले पनि यति मात्र आयो धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा म हटिया बाइसबाट अनिता बुढा थोकी दादा किन जसलाई आफूले धेरै माया गरियो त्यही मान्छे आफूबाट टाढा हुन्छ भन्नुभएको छ हामी कसैलाई माया गर्छौँ अपेक्षा गर्छौँ हामीले माया गरे जस्तै हाम्रो मान्छेले हामीलाई माया गरोस् हामीले चाहेको जस्तै हाम्रो मान्छेले हामीलाई साथ दियोस् तर कहिलेकाहीँ त्यस्तो नहुन पनि सक्छ तर यस्तो भयो भन्दैमा हामी रोएर चाहिँ बस्नु हुँदैन हामीले कसैलाई धेरै माया गर्छौँ उसले पनि बदलामा हामीलाई त्यति नै माया गर्छु गर्नुपर्छ भन्ने कुनै जरुरी छैन तपाईँ माया गर्नुहुन्छ त्यो नै सबैभन्दा ठुलो कुरा हो उहाँले माया गर्ने नगर्ने उहाँको व्यक्तिगत सवालको कुरा अनि उहाँ तपाईँप्रति कति लोयल हुनुहुन्छ तपाईँप्रति कति आस्थावान हुनुहुन्छ तपाईँप्रति कति मायाको झुकाव राख्नुहुन्छ त्यसमा पनि भर पर्छ तपाईँ मात्र एकरो माया गर्नु र उहाँले चाहिँ तपाईँलाई वास्ते नगर्ने भयो भने त्यो जस्तो पीडादायी छैन अरू केही पनि हुँदैन त्यसैले त्यस्तो पीडा आउनु पूर्व नै यदि तपाईँबाट कोही मान्छे टाढा हुन चाहनु चाहन्छ तपाईँले धेरै माया गर्ने जसबिना तपाईँ बाँच्न बाँच्न नै नसक्ने कल्पनासम्म गर्नुहुन्छ तर पनि तपाईँलाई छोड्दा ऊ खुसी हुन्छ भने हामीले मुटुलाई दह्रो बनाएर मुटुलाई साह्रो बनाएर कडा बनाएर उसलाई हाम्रो जिन्दगीबाट टाढा हुन दिन सक्नुपर्छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ कसले गर्नुभएको छ धेरै माया गऱ्यो अँ अनिताजीको मैले पढेको थिएँ अर्को एसएमएस गर्नुभएको छ हेलो दाजु माम भोकिनाइ भन्नुभएको छ भइसकेको छ इट्स मि सुनिस स्याङतान फ्रम पानी मेरो एसएमएच भन्नुपर्दा मेरो प्यारी सुनीलाई सधैँभरि मिस गरिरहेको छु भन्न चाहन्छु भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा जब आफ्नाले मुटुमा चोट दिएपछि जिउन गाह्रो हुँदो रहेछ कस्तो हो यो माया भन्ने आइएम सङ्घर्षशील नगरको सङ्गीता नगरकोटी भन्नुभएको छ सङ्गीताजी थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि मायाले चोट दिन्छ पीडा दिन्छ तैपनि सहेर अगाडि बढ्नुहोला यही आग्रह गर्न चाहन्छु तपाईँलाई एउटा सुनौँ लोक भविष्यले कोरिरहेको हुनसक्छ त्यसैले पनि पीडा धेरै लिनु हुँदैन पीडाबाट केही सिक्ने बरु तपाईँको मुटुदरो हुन्छ म त भन्छु मान्छेले पीडा पाउनुपर्छ यदि पीडा पाउनुभयो भने तपाईँलाई सही अर्थमा दुःखको ज्ञान हुन्छ र दुःखमा जो मान्छे हाँस्न सक्छ दुःखमा जो मान्छे अगाडि बढ्न सक्छ त्यो मान्छे जतिसुकै दुःख परे पनि सन्तुष्ट रहन सक्छ खुसी रहन सक्छ अर्को एसएमएस क्रम भएको छ hello it's me Amir Tamang आज म अल फ्रेन्डलाई मिस यु अनि अघि एसएमएस गर्ने मको साथी सोनिकालाई आई लभ यु भन्न चाहन्छु ओके बाबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि र सोनिकाजी तपाईँले जवाब पनि पाउनुभयो अर्को एसएमएस गर्नुभएको छ हाई दाजु it's me Dipa Moktan from Hetauda अठार मेरो उनी कान्छु सुबा सुदासलाई धेरै माया गर्छु भन्न चाहन्छु एन्ड सधैँभरि माया गर्छु भन्न चाहन्छु है भन्नुभएको छ धेरै धेरै धन्यवाद छ आफ्नो मान्छेलाई सदैव माया गर्नुहोला अर्को एसएमएस गर्नुभएको छ हाई दा म रन्जु बर्तौला हो दादा मदेखि छुट्टिएर जाने फ्रेन्डलाई धेरै धेरै थ्याङ्क यू र साथमा हुने फ्रेन्ड एन्ड हजुरलाई मिस यु दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो सम्झनाको लागि र एसएमएसको लागि पनि रन्जुजी अर्को एसएमएस गर्नुभएको छ हाई दादा लासो फ्याफुला सन्चै हुनुहुन्छ इट्स मी ऋतु घलान निबो अटार दुई माई अल फ्रेन्डलाई miss you and love you भन्छु एन्ड दादा हजुरको मिठो भोइसलाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको मायाको लागि मान मेरो आवाजलाई माया गरिदिनु भएको छ मन पराइदिनु भएको छ तपाईँहरूप्रति आभारी छु र सदैव रहिरहनेछु अर्को एसएमएस गर्नुभएको छ हेलो दाजु इट्स मे क्याप्ता क्या पता बल्ल चाहिँ उहाँहरूले नेपालीमा लेख्नुभएको छ खुसी लाग्यो क्या पता बोइज क्या पाता रहेछ क्या पाता बोइज प्रिन्स तामाङ शिखर पानीबाट भन्नुभएको छ अरू पनि केही लेख्नु भएको थियो होला यति मात्र आयो थ्याङ्क यू सो मच क्याप्ता भोइज प्रिन्सजी अर्को एसएमएस गर्नुभएको छ हाई दाजु के छ खबर इट्स मे एसबिटीको कान्छो आशिष शिखर पानीबाट एन्ड उही कान्छे एसबिटीलाई अल टाइम मिस गर्दैछु भन् भन्नु है मुटुसम्म पुग्ने गरी एन्ड रिबेल भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ अर्को एसएमएस गर्नुभएको छ हाई दादा it's me Sushma Thokar from Hetauda अठार इन मेरो सन्देश भन्नुपर्दा मेरो उही काले मानस थिङलाई मिस यु सो मच भन्न चाहन्छु एन्ड दादा मेरो भन्नुभएको छ के लेख्नु भएको थियो होला यति मात्र आयो सरी भन्न चाहन्छु सुषमाजी अर्को एसएमएस गर्नुभएको छ हेलो दादा खाना भयो त इट्स मे प्रीति फ्रम हटियादेखि मेरो सन्देश भन्नुपर्दा मेरो मुटुको टुक्रा उही काले शरणलाई सम्झिरहेको छु बिर्सेको छैन भनिदिनु है दादा भन्नुभएको छ शरणजीले सुनिरहनु भएको छ भने तपाईँलाई प्रीतिले सम्झिरहनु भएको छ अवश्य भने तपाईँले कल गर्नुहुनेछ मलाई आशा छ अर्को एसएमएस गर्नुभएको छ हेलो दादा म कालीको काले म दादा मेरी काली रूपालाई भनिदिनु है रिसाएको छैन अनि म कहिले नै रिसाएर बस्न सक्दिनँ आई लभ यु काली मिस यु काली भन्छु दादा भन्नुभएको छ थ्याङ्क सो मच रूपाजी <laughs> तपाईँले पनि जवाफ पाउनुभयो धेरै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 हर पल यहाँ जी भर जियो जो है समा दिल धड़के ही जाए पर सोच लो इस पल है जो वो दासता कल हो न हो हर घड़ी बदल रही है रूप जिंदगी छाओ है कभी कभी है धूप जिंदगी हर पल यहाँ जी भर जियो जो है समा कल हो न हो हर पल यहाँ जी भर जियो जो है समा कल हो न हो आहा जो हे समाकल कल्पना हो साँच्चै नै हामी आज बाँचिरहेका छौँ हामी आज हाँसिरहेका छौँ कसैलाई माया गरिरहेका छौँ त्यसैले पनि हामी हाँसेर जिउनुपर्छ बाँचेर जिउनुपर्छ यसरी नै माया गरेर जिउनुपर्छ किनकि भोलि कसले देखेको छ हामी कसैलाई थाहा छैन आज म तपाईँको माझमा यसरी बोलिरहेको छु भोलि म कहाँ हुन्छु के गरिरहेको हुन्छु त्यसको कुनै कन्फर्मेसन छैन त्यसको कुनै टुङ्गो हुँदैन त्यसैले पनि हामी जतिन्जेल साथमा छौँ हाँसेर बाँच्छौँ खुसी साथ बाँच्छौँ हुन त हामी मान्छे जातैले लोभे हुन्छौँ जातैले पापी हुन्छौँ जातैले ईर्ष्यालु हुन्छौँ तर पनि एकअर्काप्रति सम्मान एकअर्काप्रति माया र सद्भाव सदैव कायम गरेर अगाडि बढ्न सक्यो भने अझ बढी राम्रो हुन्छ मलाई यस्तो लाग्छ तपाईँलाई कस्तो लाग्छ थाहा छैन अवश्य पनि तपाईँ पनि त्यस्तै सोच राख्नुहुन्छ होला कार्यक्रम हो मुटुदेखि मुटुसम्म र म छु तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्मको यो एपिसोडलाई तपाईँले जुनसुकै बेला युट्युब च्यानल सबै सौगात त्यसै गरी Sabisauga dot blogspot dot com हाम्रो ब्लग रहेको छ अफिसियल र त्यसै गरी तपाईँले हाम्रो पेज रहेको छ सबिसौगात भन्ने तपाईँलाई यो इन्फर्मेसन पनि मैले बेला बेलामा दिइरहेको छु त्यहाँ पनि तपाईँले अपडेट पाउन सक्नुहुन्छ र जुनसुकै बेला सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ यो जानकारी सहित अब भने तपाईँका कमेन्टहरू पढ्छु एसएमएसहरू पनि थुप्रै आएका छन् ती एसएमएसहरूलाई पनि म कार्यक्रममा राख्नेछु तर त्योभन्दा अगाडि तपाईँका कमेन्टहरू पढ्दैछु कमेन्ट गर्नुभएको छ सुनित म सुनिताको भन्नुभएको छ हेलो दाजु Darshan it's me Sunit Syangtang from Shikharpani मेरो एसएमएस भन्नुपर्दा मेरो प्यारो साथी राजा सुमन समीर सुन्दर संस्कार महेश लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ अनि क्यापता मेम्बर्सलाई पनि है दाजु ओके बाबाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ अर्को कमेन्ट गर्नुभएको छ जेनी थापा मगरजीले हाम्रो मगर भाषा सिकाउनुहुने साथी पनि हुनुहुन्छ उहाँले धेरै सिकाउनुहुन्छ लेख्नु भएको छ आई हेड लभ जिन्दगीको चोर नसुनाऊ भन्नुभएको छ आई हेड लभ भन्नुभएको छ जिन्दगीको चोट नसुनाऊ पिरतीको अठोट नसुनाऊ यस्तै रहेछ नि साथी चलन मुटुभित्रको खोट नसुनाऊ भन्नुभएको छ राम्रो मुक्तक हिमाल पुलामी मगर बिजौरा छ त्रोस तोस्रा सुर्खेत भन्नुभएको छ आई हेड लभ भन्नुभएको छ लभलाई हेट पनि गर्नु हुँदैन हामी आई हेड लभ भनिरहँदाखेरि त्यो पनि लभकै उपज हो कि जस्तो लाग्छ मलाई कहिलेकाहीँ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ विपना लामाजीले हाई दादा के छ तपाईँको खबर भन्नुभएको छ म एकदमै ठिक छु मेरो आज भन्नुपर्दा केही छैन बट दादाहरू अललाई मिसिङ गर्दैछु दिपेश सन्जोग दिपेश त्यसै गरी दिले दादाहरू राम्रोसँग काम गर्नु एन्ड गुड नाइट दादा मिसिङ यु अलर्ट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ अर्को कमेन्ट गर्नुभएको छ एसके यादवजीले उसके लिए सारी दुनिया से भागवत किया था हाँ भागवती किया था उसके लिए सारी दुनिया से भागवत किया था याद आता है मिलने भी मोहब्बत किया था मैंने भी मोहब्बत किया था उसको छोड़ के हंसते हुए घर आकर उसको छोड़ के हंसते हुए घर आकर इतना रोया था कि आँखों आँखों ने भी शिकायत किया था भन्नुभएको छ राम्रो गजलले मुक्तक लेख्नुभएको साहिरी लेख्नुभएको छ तपाईँले लेख्नुभयो अनुरूप मैले चाहिँ वाचन गर्न सकिनँ त्यसको लागि सरी हेलो दादा के छ मि सञ्जय कुमार यादव हेटौँडाबाट my friend RK Ram MS Singh त्यसै गरी शिव धर्मेन्द्र अल फ्रेन्डलाई मिस यु गुड नाइट भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ शर्मिला लामाजीले लेख्नुहुन्छ शर्मिला थिङ दुखे जस्तो नपाइँदो देखे जस्तो दुखे जस्तो नपाइँदो रहेछ जीवनमा देखे जस्तो नपाइँदो रहेछ जीवनमा सोचेको जस्तो नहुँदो रहेछ जीवनमा जस्तो भोग्यो त्यस्तैमा रमाउनु पर्दो रहेछ जीवनमा न त छेकेर छेकिने न त चाहेर देखिने कस्तो कर्म लेखियो भावीले थाहा नपाई जिन्दगी मेटिने के के छ दादा खबर भन्नुभएको रहेछ एकदमै ठिक छ शर्मिलाजी धेरै धेरै धन्यवाद छ तपाईँको यो भावनाको लागि अर्को कमेन्ट गर्नुभएको छ आधे आकाशजीले लेख्नुहुन्छ तिमी बिना त मेरो सास पनि मेरो लागि सजाइसरी छन् प्रिय कतै क्रुर भए भने एकछिन भागिदेऊ है प्रिय कयौँ दुःख दिए पनि मुसु मुसु हाँसिदेऊ है प्रिय स्नेहको अङ्गालमा बाँधी बाँधी बाँधे अरू सयौँ जन्मभरि मेरै निम्ति बाँचिदेऊ है प्रिय भन्नुभएको रहेछ किनकि आफ्नो भन्नु अरू को नै पो छ र तिमी बाहेक अरू आफ्नो भन्नु बेकार नै छ तिमी बाहेक जीवनका आरोह अवरोहभित्रका सधैँ पवित्र यो साथ दिने कुनै पोछा र तिमी बाहेक हाँसोको कारण कुनै पोछा र तिमी बाहेक भन्नुभएको छ धेरै राम्रो भावना लेख्नु भएको छ उहाँले लेख्नुहुन्छ अगाडि हेलो दादा इट्स मी आधे आकाश फ्रम शान्तिपथ हेटौँडा तिन आजको यो कालो अँधेर रातमा उनीलाई धेरै धेरै धेरै धेरै याद गर्दैछु भनिदिनु ल दादा अब आउने गीत पनि उनकै लागि डेडिकेट गर्दै मिस यु सो मच भन्न चाहन्छु दादा okay thank you so much दादा बाई भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ रोशन घलानजीले लेख्नुहुन्छ हेलो दर्शन रात्रिकालीन नमस्ते म रोशन घलानको निवाटार घर भई हाल दोहा कतारबाट आज यस कार्यक्रम मार्फत सम्पूर्ण साथीहरूमा सम्झन चाहन्छु सबैजना गाउँघरमा रहनुभएको इष्टमित्र साथीभाइहरूलाई मिस गर्दैछु यस खाडी मुलुकमा बसेर यस्तै त रहेछ दाई परदेशको जिन्दगी आफ्नो देश छोड्यो परदेश हुन कसलाई पो मन छ र आफ्नो परिवार छोडेर जानलाई पचास डिग्रीको घामको घाममा पसिना बगाउन कसलाई पो मन छ र कहिले सम्झेर रुन मन लाग्छ आफ्नो परिवारबाट टाढा भएर बस्न पर्दा यो सानो हिस्सा मात्र हो सबै देख्न र भोग्न त यहाँ नै उपस्थित हुनुपर्छ र अन्तिममा मेरो परिवारलाई धेरै सम्झना छ बुवा आमा भाइ बहिनी जीवनसाथी र प्यारी छोर प्यारी छोरीको मिठो माया र सम्झना गर्दै सर्भर होल युनिटलाई पनि मिस गर्दै आजको यस मङ्गलबारको मुटुदेखि मुटुसम्मको कार्यक्रमबाट बिदा हुन्छु नमस्ते शुभरात्रि भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि र विदेशमा हुनुहुन्छ सम्झिरहनु भएको छ आफ्नो मान्छेलाई आफ्नो परिवारलाई सदैव अटुट माया गरिरहनु होला र सकेसम्म सदैव विदेशमा मात्र होइन स्वदेशमा पनि फर्कने गर्नुहोला धेरै धेरै धन्यवाद छ र हामीसँग एकदमै समय कम छ तपाईँका थुप्रै कमेन्ट र एसएमएसहरू छन् र म अब भने आग्रह गर्न चाहन्छु तपाईँको एसएमएसहरू चाहिँ अब नगरिदिनु होला तपाईँको एसएमएस र कमेन्टहरू म सबै पढ्न पाउँदिनँ त्यसैले पनि अब म एसएमएसलाई बिट मार्नतर्फ गइरहेको छु है दादा म नरेश का खाना भो त भन्नुभएको छ खाना भइसकेको छ मेरो प्यारी दीक्षालाई आई मिस यु भनेर भनिदिनु भन्नुभएको छ अवश्य नै दीक्षाजीले सुनिरहनु भएको छ भने तपाईँलाई एकैछिनमा म्यासेज डेलिभर गर्नुहुनेछ पठाउनुहुनेछ अवश्य भने कुरेर बस्नुहोला अर्को एसएमएस गर्नुभएको छ हेलो दादा म हाँडी खोला चार घट्टे पाखाबाट आत्मानाम रुम्बा मेरो सन्देश भन्नुपर्दा मेरो साथीहरू समीर रुम्बा जीवन गोङ्बा अर्जुनलाई सम्झना छ भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ जुन दिन म आफ्नो घर छाडी तिम्रो गाउँ आएँ मलाई लाग्छ यही नै माया त हो तडपिँदैछु म यो अनौठो संसारमा मलाई लाग्छ यो मेरो पागलपन हो तर म भन्नुभएको छ त्योभन्दा अगाडि पनि केही लेख्नु भएको थियो होला यति मात्र आयो थ्याङ्क यू सो मच सदैव आफ्नो मान्छेलाई यतिकै माया गरिरहनु होला र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै गरी आजको लागि अन्तिम एसएमएस छ हाई दादा मे जेनी तामाङ हेटोडा उन्नाइसबाट आजको सन्देश भन्नुपर्दा काठमाडौँमा रहनु भएको आलोकजीलाई मिस यु र लभ यु भन्न चाहन्छु दादा बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि र मैले एसएमएस यतिमै बिट मारेँ तपाईँका एकाउन्नवटा म्यासेजहरू मैले पढ्न पाएँ धेरै खुसी लाग्यो र अब भने म एसएमएसलाई बिट मार्दैछु अब भने तपाईँका बाँकी कमेन्टहरू राख्दैछु कमेन्ट कमेन्ट पनि सबै सकेसम्म पढ्नेछु नसकेको तपाईँको नाम मात्र भए पनि लिने प्रयास गर्नेछु कमेन्ट गर्नुभएको छ आहा अमर स्याङतानजीले अमर स्याङतान अनलक्की भन्नुहुन्छ आफैले आफैलाई अनलक्की चाहिँ किन भन्नुभएको नि अनलक्की नमान्नु होला आफैले आफैलाई सदैव अगाडि बढ्नुपर्छ लक्की ठानेर लक्की र अनलक्की तपाईँको आफ्नो हातमा पनि हुन्छ मलाई चाहिँ यस्तो लाग्छ तपाईँलाई कस्तो लाग्छ अमरजी अगाडि लेख्नुहुन्छ अमर स्याङतान अन्नकीजी हरेक रात देख्छु तिमीलाई अधुरा यी सपनीमा प्राण बने बसेकी छौ मेरो यो ढुकढुकीमा हेलो दाजु लासो है सन्चै हुनुहुन्छ म अमर स्याङतान अनलकी नेपालकै सान पशुपति मिडिया ग्रुप फापोरबारी दुई मकवानपुर हाल मलेसियाबाट गुड नाइट विशेष डियर ब्रो सुनित म सुनिताको सुपर सुरेन थोक्लिहाङ लवली चन्द्र तामाङ त्यसै गरी रश्मि शर्मा मनिका मनिका लिम्बू लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ अर्को कमेन्ट गर्नुभएको छ रोमियो अर्जितजीले रोमियोजी अगाडि लेख्नुहुन्छ हेलो दादा नमस्ते धेरै दिन भयो तपाईँको खबर मुठीदेखि मुठीसम्ममा सन्तोष दादा म सन्तोष दादा भन्नुभएको छ हटियादेखि अनि मेरो म्यासेज भन्नुपर्दा मेरो अल फेसबुक फ्रेन्डलाई छ हेलो फ्रेन्ड्स यो रोमियोले तपाईँलाई बिर्सेको छैन प्लिज बुझ्नु है यो रोमियोलाई अनि सन्तोषलाई ओके दादा good night take care miss you and मेरी कालीलाई पनि गुड नाइट भन्नुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ तिम्रो साथी भन्नुभएको छ पल पल उसैको यादमा दिन बिताउने मान्छे म अहिले एक्लो छु टा टाढिए टाढिए मबाट जब धोका खाए माया माया के हो बुझे जिन्दगीमा संसारको जुन सुकै ठाउँमा गए नि मिस गरिरहनेछु मुना जिन्दगीको हरेक पाइलाहरूमा सफलताको पाइला चुमस यही छ एक्लो जिन्दगी भर बसिरहने तिम्रो हृदयमा बस्न नसकेको समीर समीरजीको कमेन्ट रहेको थियो यो र दुःखका साथ लेख्नु भएको छ र खुसी पनि लाग्यो तपाईँ आफै पीडामा हुनुहुन्छ र पनि तपाईँले जानेलाई राम्रो सन्देश दिनुभएको छ उनलाई खुसी रहनको लागि आग्रह गर्नुभएको छ यही त हो माया वास्तविक रूपमा योभन्दा बढी माया हामीले खोजेर पनि पाउन सक्दैनौँ तपाईँका कमेन्टहरू थुप्रै छन् तर मैले औ भने तपाईँको कमेन्ट पाउनु पढ्न सक्दिनँ त्यसैले पनि सरी भन्न चाहन्छु अन्य साथीहरूलाई तपाईँको नाम मात्रै भए पनि म लिन जाँदैछु यतिखेर हाउडे केटो म भन्नुभएको थियो उहाँले कमेन्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि त्यसै गरी विपना लामाजीले दोहोऱ्याएर कमेन्ट गर्नुभएको जस्तो लाग्यो यहाँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी टुक्रिएको मन मिनाजीले कमेन्ट गर्नुभएको थियो मिनाजी तपाईँको पनि कमेन्ट पढ्न पाइनँ आम्बन्ज्याङबाट कमेन्ट गर्नुभएको थियो उहाँको एउटा गुनासो रहेछ पढिहालौँ दाजु हेर्नु न एउटा एसएमएस गरेको सेन्ड नै भएन त्यसैले कमेन्ट गरेको छु राखिदिनु है मेरो एसएमएस मेरो प्यारी बेस्ट फ्रेन्ड गरिमालाई धेरै सम्झेको छु बिर्सेको छैन मिठो सम्झना and miss you love you so much Garima भन्छु अनि अल्सी सरलाई नि धेरै सम्झिरहेको छु भन्नुभएको छ अरू पनि केही कुरा लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ म सबै पढ्न चाहिँ भ्याइनँ त्यसै गरी तिम्रो साथी उहाँको मैले कमेन्ट अघि नै पढिसकेको छु अर्को कमेन्ट गर्नुभएको छ प्रिन्सेसको प्रिन्स भन्नुभएको रहेछ यहाँको पनि मैले कमेन्ट पढ्न पाइनँ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र आगामी दिन पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ केही साथीहरूको कमेन्ट छुटेको छ कि म पेजलाई रिफ्रेस गरेर हेरिरहेको छु अवश्य पनि यति नै रहेछ र धेरै धेरै धन्यवाद छ तपाईँ सम्पूर्णलाई ज जसले कमेन्ट गरिदिनु भयो एसएमएस गरिदिनुहुने तपाईँ एकाउन्नजना साथीहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै कार्यक्रमको व्यवसायबाट आजको लागि भने म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री देख लो मिट मैं यहाँ यहाँ यहाँ सकोगे मैं वो राज हूँ तुम भुला ना सकोगे वो अंदाज हूँ गूंजता हूँ जो दिल में तो है राह क्यों मैं तुम्हारे ही दिल की तो आवाज हूँ सुन सको तो सुनो जबा मैं यहाँ हूँ यहाँ हूँ यहाँ हूँ यहाँ कैसी सरहदें कैसी मजबूरियाँ मैं यहाँ हूँ यहाँ हूँ यहाँ